thank you सोचाइदिएर कसम झुटो खाएको रहेछ सानो तिमीले छोडेर गइहाल्यौ गएको दिनदेखि तिम्रै कमी छ खै के पो पाएर गयौ आखिर आँसु चाहिँ दिए कसम झुटो खाएको रहेछ सानो तिमीले छोडेर गइहाल्यौ गएको दिनदेखि तिम्रै कमी भाषा सानो तिमीले छोडेर गइहाल्यौ गएको दिनदेखि तिम्रै कमी 你的。 देख्छु बितेका पलहरू रुँदै अब बित्ने भो दिनहरू कसम सँगै बाँच्ने बाचा थियो आदि बाटो नापुग्दै छुट्यो कसम छुटो खाएको रहेछ सानो तिमीले छोडेर गइहाल्यो गएको दिनदेखि तिम्रै कमी बाछा बाचाका थियो आदि बाटो नापु छुटियो कसम झुटो खाएको रहेछ to talk.